नमस्कार तपाईँको रेडियो तपाईँको आवाज रेडियोभिजन एकानब्बे दशमलव छ मेगार्समा हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजेसम्म तपाईँको रेडियो सेटमा गुन्जने कृत्य मुक्तक मालाको समय आज पनि शुरू भइसक्यो मदन भण्डारी सधैँ तपाईँहरू समक्ष उपस्थित भइसके मलाई सधैँ प्रविधि संयोजनमा कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ एकानब्बे दशमलव छ मेगार्समा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ श्रोता सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको हुनुपर्छ अनि त्यस्तै गरेर W W W dot Radio Vision dot com dot NP log on गरेर फरेकी साथ सुनिरहनु भएको हुनुपर्छ तपाईँले मोबाइल एप्लिकेशन हाम्रो पात्रको रेडियो लिस्टमा गएर रेडियोभिजन सर्च गरेर पनि एकैसाथ हामीलाई सुन्न सक्नुहुन्छ कार्यक्रम मुक्तक माला हजुर हरेक आइतबार दस बजेको संसार पश्चात एघार बजीसम्म आउँछ कार्यक्रम मुक्तक मालामा तपाईँहरूले नै मायाले स्नेहले पठाउनुभएका मुक्त खराबहरू वाचन गर्ने गर्छौं मुक्तकारहरूसँगको भलाकुसारी तपाईँहरू समक्ष राख्ने गर्छौं अनि त्यस्तै गरेर मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौ आजको यो पसाई मिठो बन्नेछ पक्कै हामी सँगै रहनुहोला कार्यक्रम सुन्दै रहनुहोला खात खरी छानी सानी प्रमाण देखाउ भन्छ घात गरी छानी सानी प्रमाण देखाउ भन्छे चलाक रहेछ भैमानी प्रमाण देखाउ भन्छे तिम्रो दिलमा मैले आगो लगाएको हुँदै होइन हुँदै भने खै खरानी प्रमाण देखाउ भन्छे यो मुक्तक मुक्तकार हुनुहुन्छ परशुराम कार्खेसी सडानन्द नगरपालिका पाँच भोजपुर उहाँको घर हो मुक्तकार परशुराम कार्खेसीको नै मुक्तक म अर्को लिन्छु आफ्नो संस्कृति आफ्नो परिवेश छाडेर आउने थिइन आफ्नो संस्कृति आफ्नो परिवेश छाडेर आउने थिइन शिरको हिमाल कागको मधेस छाडेर आउने थिइन मलाई अभावहरूले मरूभूमिसम्म ल्याएका हुन् नत्र स्वर्ग जस्तो त मेरो देश छाडेर आउने थिइन मुक्त गजबको लेख्नुहुन्छ मुक्तकार परशुराम कार्कीजी हजुर भोजपुर उहाँको घर हो यो दुई मुक्तक मैले लिएँ नेपाल मुक्त प्रतिष्ठान दक्षिण कोरिया शाखाले प्रकाशनमा ल्याएको मुक्तक संग्रह मुक्तक तर्पण तर्पणभित्रबाट यिनै दुई मुक्त खरफहरू मुक्तकार परशुराम कार्कीजीका दुई मुक्त खरबहरूसँगै श्रोता मैले आजको वसाईमा मुक्तकको सिलसिला शुरू गरे आजको वसाईमा मसँग तपाईहरूले नै मायाले स्नेहले भएका मुक्त खरबहरू छन् म हालो पालो जोड्छु हेरौ निर्धारित समयमा कति सक्छु म मुक्तक राख्न अब भने तपाईहरूले नै पठाउनुभएका मुक्त खरबहरू म लिन्छु मसँग पहिलो मुक्तक छ भुई मान्छे भनेर लेख्नु भएको छ आफ्नो सम्पर्क ठेगाना लेख्नु भएको छैन आशा गर्छु आगामी अङ्कहरूमा तपाईँले आफ्नो पूरा नाम ठेगाना सँगै आउनुहुन्छ तोड्नै पर्यो नियमको खेरो हिम्मत पुगेन तोड्नै पर्यो नियमको खेरो हिम्मत पुगेन पाइला पाइलामा हुँदा अप्ठ्यारो हिम्मत पुगेन जाँड रक्सी चुरोड बाहेक सबै छोडे मैले यी मान्छेहरूसँग हिँड्न मेरो हिम्मत पुगेन भुई मान्छे उहाँको मुक्तक मैले लिएँ उहाँको पुरा नाम तथा ठेगाना आगामी अङ्कमा पक्कै समेटेर हामीलाई मुक्तक पठाउनुहुन्छ होला भन्ने हामीलाई आशा छ अर्को मुक्तक मसँग छ मुक्तकार हुनुहुन्छ प्रकाश विश्वकर्माजी शुभकालिका गाउँपालिका आठ कालीकोट उहाँको घर हो शंका थियो यो मान्छे किनारमा लाग्छ शंका थियो यो मान्छे किनारमा लाग्छ मनै थिएन कि सायद थियो निधारमा लाग्छ स्तर नमिलेरै मलाई पन्साएको हो कि भन्ने मनमा सहजै र पक्कै विचारमा लाग्छ प्रकाश विश्वकर्मा कालीकोटबाट सम्भवत पहिलो पटक हुनुपर्छ हामीहरू समक्ष आउनु भएको अब श्रोता हामी कार्यक्रममा पहिलो गीत सुनौ पहिलो गीत त सुने नै छौ प्रविधि समिशनबाट कविता श्रेष्ठजीले तयार गर्दै हुनुहुन्छ हामी मुक्तक भने पुष्प चयडा छेत्रीजीको सुन्नेछौ धनगढ़ी कैलाली उहाँको घर हो गीत भने यो समयमा मसँग रहेको छ निकै नै लोकप्रिय गीत गायक हुनुहुन्छ हेमन्त राणा यस गीतलाई लेख्नु भएको छ हिमाल साउद र कालीप्रसाद बासकोटाजीले संगीत भर्नुभएको छ कालीप्रसाद बासकोटाजीले नै अबको क्रममा पुष्प चढा छेत्रीजीको मुक्तक सुनौ सँगसँगै गीत तपाईँहरू समक्ष हामी राख्ने नै छौ घर चक्का थितो राखेर परदेश हिँड्नुपर्छ घर चक्का थितो राखेर परदेश हिँड्नुपर्छ ऋणको भारी बोकेर परदेश हिँड्नुपर्छ गरीबको जिन्दगी यस्तै नै रहेछ हजुर ज्यानको बाजी थापेर परदेश हिँड्नुपर्छ सुन साइली साइली माउला सुन बटेसी रमाउला सुन साइली साइली परदेशबाट माउला सुन साइली साइली चालिस कटेसी रमाउला सुन साइली सुन साइली साइली चालिस कटेसी रमाउला पुष्पचय छेत्रीजीको मुक्तक मुक्त सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ समय मुक्तक माला तपाईँ सुनिरहनु भएको छ आजको बसाईमा म तपाईँहरूले नै पठाउनुभएका मुक्त करपहरू आलो फालो लिइरहेको छु मेरो मात्र आकाश भन्थ्यो मेरै मात्र धरा भन्थ्यो मेरै मात्र आकाश भन्थ्यो मेरै मात्र धरा भन्थ्यो विवेक अनि बुद्धि फल्ने मेरै समथर गरा भन्थ्यो नयाँ सालमा तिम्रो पनि बुद्धि विवेक फिर्यो क्यारे नत्र तिमी हिजोसम्म आफैलाई अप्सरा भन्थ्यौ यो मुक्तक मुक्तकार छिमेकी दाई योगराज आचार्यजीको मोरङ उर्लाबारी उहाँको घर हो निकै लामो समय पश्चात मुक्तक मालामा आउनुभयो छिमेकी दाई योगराज आचार्यजी पक्कै हाम्रो रेडियो झापामा उहाँ मोरङमा नाममा मात्रै होइन साँच्चै छिमेकी हुनुहुन्छ आउँदै गर्नुहोला कार्यक्रम मुक्तक मालामा अर्को मुक्तक म लिन्छु मुक्तक छ शरद प्रधानाङ्गजीको हेपिनु हुँदैन कसैको सम्मान जगत किन सस्तो भयो हेपिनु हुँदैन कसैको सम्मान जगत किन सस्तो भयो पोखिनु हुँदैन कसैको आँसु फगत किन सस्तो भयो निर्धोकको अपमान गर्नेले बुझुन् बाँस र घाट त्यही हो रेटिनु हुँदैन कसैको गर्धन रगत किन सस्तो भयो यो मुक्तक मुक्तकार शरद प्रधानजीको विराटनगर साथ उहाँको घर हो सम्भवत मलाई लाग्छ उहाँ दोस्रो पटक हामीहरू समक्ष आउनुभयो यसरी मिठो माया बाँडेर अर्को मुक्तक मसँग छ उहाँले पनि आफ्नो नाम टीएफटीआर लेख्नु भएको छ उहाँको ठेगाना भने सिन्धुली हाल राजधानीमा हुनुहुन्छ अर्को पटक आउँदा कार्यक्रम मुक्तक मालामा आफ्नो पूरा नाम ठेगाना लिएर आउनुहोला हामीले कार्यक्रम मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक पोस्ट गर्न अनुरोध गर्दा सँगसँगै भनेका हुन्छौ आफ्नो पूरा नाम तथा ठेगाना भने राख्नुहोला भनेर अब भने म उहाँकै मुक्त कार्यक्रममा राख्न चाहन्छु जति लगाउनुहोस् बल यस्तै हो जति लगाउनुहोस् बल यस्तै हो न्याय नपाएको पागल यस्तै हो बलात्कार सामान्य प्रक्रिया हो तोरिरहन्छ के सुन्नुहुन्छ यो देशको छलफल यस्तै हो निकै निराश भएर मुक्त उहाँले लेखेर हामीलाई पठाउनुभयो टिएफटिआर भनेर लेख्नु भएको छ आशा गर्छु तपाईँको खुरा नाम कार्यक्रममा हामी वाचन गर्न पाउनेछौ आगामी अङ्कहरूमा अर्को मुक्तक छ मसँग लक्ष्मी स्मृतिजीको डिग्रीका प्रमाणपत्र सिरानीमा छन् लाचार किन देख्दैन डिग्रीका प्रमाणपत्र सिरानीमा छन् लाचार किन देख्दैन युवाहरू खाडी भाषिएकै छन् नि लगातार किन देख्दैन केही गर्छ भन्दै पुर्याउँछन् सरकारमा तिनैले ज्यान दिएर तर पनि समस्या युवाको त्यो बालवाटार किन देख्दैन यसरी व्यङ्ग्य मुक्तकमा कसिलो तरिकाले लिएर आउनुभयो मुक्तकार हुनुहुन्छ लक्ष्मी स्मृतिजी विराटनगर पाँच उहाँको घर हो अर्को मुक्तक मसँग विराटनगरबाट नै प्राप्त भएको छ विराटनगर बाह्रबाट अम्बिका खरेल उप्रेतीजीले हामीलाई मुक्तक लेखेर पठाउनु भएको छ यो समयमा मसँग उहाँको मुक्तक सँगसँगै गीत पनि रहेको छ यो गीतमा आवाज रहेको छ प्रवीण बेडवालजी र रचना रिमालजीको यस गीतलाई लेख्नु भएको छ राष्ट्रकवि माधव प्रसाद हिमरेजीले संगीत भर्नुभएको छ नारायण रायमाझीजीले मुक्तक मसँग रहेको छ अम्बिका खरेल प्रेतीजीको सँगसँगै गीत तपाईँहरू समक्ष हामी राख्ने नै छौं भित्रै पहिलो प्रेम रमाएको हो कि इच्छा भित्रै पहिलो प्रेम रमाएको हो कि हृदय साटी दुई आत्मा जमाएको हो कि अथाह प्रेम पाए बिर्से धरती जन्मिएको पूर्व जन्मको सत्यक्रमले कमाएको हो कि उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले Oh. चोटि के भो कुनै कहिले उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले जाँदैन म चोटि के भो कुनै कहिले जान्दिन म चोटि के भो कुनै कहिले प्यासी हो पश्चिमबाट व्यसी उनको मुस्कान कहिले हो कि मेरो मुस्कान कहिले जान्दिन म चोटि के भो कुन्नी कहिले उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले जान्दिन म चोटि के भो कुन्नी कहिले जान्दिन म चोटि के भो कहिले अम्बिका खरेल उप्रेतीजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ हुनुहुन्छ कार्यक्रममा म तपाईँहरूकै मुक्त गरबहरू लिइरहेको छु मर्दा साथमा लाँदैनौ एक घमण्ड किन गर्छु मर्दा साथमा लाँदैनौ एक घमण्ड किन गर्छौ यही छोडेर जानु छ भए जति घमण्ड किन गर्छौ वस्त्र भिन जन्मियो विहीन चितामा जल्नु छ हे मनुष्यहरू हो र पनि यति घमण्ड किन गर्छौ एक कचपको मुक्तक मुक्तकार अनुराग भक्त बम्जीको डोटी नेपाल उहाँको घर हो अनुराग भक्त बम्जी मुक्तक मिठो लेख्नुहुन्छ आउँदै गर्नुहुन्छ हाम्रो कार्यक्रममा यसरी नै अर्को मुक्तक मसँग छ मुक्तकार हुनुहुन्छ अरुणा श्रेष्ठ अनुजी परजीवी किटाणु चाहिँ अन्यको खुनले तृप्त हुने मान्छे परजीवी किटाणु चाहिँ अन्यको खुनले तृप्त हुने मान्छे हावाले चलेको आफ्नै औकात भोलि दीप्त हुने मान्छे तिम्रो बस्तीबाट सदा दूर छ एउटा सत्य अंगाल्ने हृदय सुन स्वार्थको पराकाष्ठ नागेर स्वार्थमै लिप्त हुने मान्छे अरूणा श्रेष्ठ अनुजी भद्रपुर तीन छापाबाट यसरी आउनुभयो यो पालाको बसाईमा अर्को मुक्तक मसँग छ म मुक्तक लिन्छु मुक्तकार हुनुहुन्छ शैलेन्द्र रिमालजी मुठी होइन पाक्ने समानु खाडी गएपछि मुठी होइन पाक्नेछ मानौ खाडी गएपछि फेरिनेछ अब घरको सानो खाडी गएपछि बा छोरो हुर्किसक्यो अब फेर नलिनुहोला गरिदिन्छु सबै रिन्सिनो फानो खाडी गएपछि एउटा नेपालीको फिङ्गालाई मुक्तकमा यति सुन्दर ढंगले लेख्नुभयो मुक्तकार शैलेन्द्र रिमालजीले विदुर नुहाएको ढुवाको घर हो अर्को मुक्तक छ मसँग मुक्तकार हुनुहुन्छ Vilasi तिमी पत्थर जस्तै कठोर बन्दा धेरै बित्छ तिमी पत्थर जस्तै कठोर बन्दा धेरै बित्छ आफूलाई सधैँ पराईमा गन्दा धेरै बित्छ कटु पचने भोलपरू तिमी धुम्म भइ नभस्छ मलाई तिम्रो मौनता सबैभन्दा धेरै बित्छ विलासी मान्छेजी सेङसाबाट आउनुभयो मुक्तक त उहाँको गच्चपको हुन्छ अर्को मुक्तक मसँग छ जीवन्त मगर जीवन्तजीको गौरी गंगा नगरपालिका चौमाला कैलाली उहाँको घर हो हाल भने भारतमा छु भनेर मुक्तक पठाउनु भएको छ सँगसँगै प्रविधि संयोजनबाट मसँग गीत छ भन्दै हुनुहुन्छ कविताशीले कविताजीसँग यो समयमा नरेश खाती र समीक्षा अधिकारीजीले गाउनु भएको नरेश खातीजीले नै संगीत बार्नु भएको लेख्नु भएको गीत रहेको छ उहाँ गीत राख्न तयार हुनुहुन्छ म मुक्तक राख्न तयार छु अबको क्रममा मुक्त जीवन्त मगर जीवन्तजीको मैले दिएको सिन्दुर चुरा तोडेर पराई हुन्छु कि मैले दिएको सिन्दूर चुरा तोडेर पराई हुन्छौ कि सँगै बढ्ने हाम्रो पाइला मडेर पराई हुन्छौ कि सबै दिनेछु नसकेको एउटै सँगै बसेर माया हो डर लाग्छ यही कारण छोडेर पराई हुन्छौ कि अर्को जुनी भोबरु चाहिँदैन हो यो जुनीलाई दाई पाइँदैन हो माया मारेर नजाउन माया हो एक्लै पारेर भोबरु चाहिँदैन हो यो जुनी छुट्टिन पाइँदैन हो माया मारेर नजाउन माया हो एक्लै टाढ भएको साना हो मर्छु सानो म जिउँदो हो माया मारेर नजाउन माया हो एक्लै पारेर गर्छु सानो म ना हो माया मारेर नजाउन माया हो एक्लै पारेर नजाउन टेलिभिजन मुक्तक मालामा यो मिठो गीत तपाईँले सुन्नुभयो कृत्रिम मुक्तक माला आजको यो वसाईमा म तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू श्रोता आलो फालो लिइरहेको छु कहिलेसम्म कहिले भिर हेर्ने गरेको छु कहिलेसम्म कहिले भिर हेर्ने गरेको छु हट्छ कि भनेर मनको पीर हेर्ने गरेको छु तिमीलाई नै हेरौं भने यो भाग्यमै रहन्छ मन बुझाउन तिम्रै तस्विर हेर्ने गरेको छु निकै नै मुक्तक यो मुक्तक मुक्तकार कमल सरोवरजीको धादिङ ताक्रे एक उहाँको घर हो कमल सरोवरजीका यिनी नै मुक्त घरहरूसँगै अर्को मुक्तक म लिन्छु नियमित रूपमा आउँदै गर्नुहुन्छ उहाँ पनि मुक्तक मालामा सुषमा पुन मगरजी भाषण मात्र ठोक्न नेताहरूले सक्छन् यहाँ भाषण मात्र ठोक्न नेताहरूले सक्छन् यहाँ आफ्नो आफ्नो मान्छे छानेर लग्छन् यहाँ जनतालाई दिन जागिरको विषय आउँछ नि तब चुपचाप कानमा तेल हाली बस्छन् यहाँ यसरी व्यङ्ग्य सुषमा पुन मगर्जीको रूखुम पश्चिमबाट अर्को मुक्तक रत्ना पुन मगर्जीको श्रोता मसँग छ भित्र पीड़ा बाहिर मुस्कान तिम्रो लागि हो भित्र पीड़ा बाहिर मुस्कान तिम्रो लागि हो म जे जे गर्छु मान सम्मान तिम्रो लागि हो अब यति कुरा बुझ मेरो आफ्नै प्रेमीले ढल्किरहेको यो जवान तिम्रो लागि हो यसरी तिम्रै लागि हो भन्दै हुनुहुन्थ्यो मुक्तकमा रत्नापुन मगर्जी मुसीकोट नगरपालिका एघार रुकुम पश्चिम उहाँको घरको हो मुक्तक छ मसँग उहाँ पनि नियमित रूपमा आउँदै गर्नुहुन्छ सुनाखरी निर्मला आचार्यजीको सरकारले युवालाई गरिबी र बेरोजगार दियो सरकारले युवालाई गरिबी र बेरोजगार दियो के भनौं खै म कति स्वतन्त्रताको बजार थियो एउटा बाले भारी बोकेर छोरालाई शिक्षा दिँदा छोराले बाबुलाई गाँजा र रक्सी उपहार दियो <laughs> सुनाखरी निर्मला आचार्यजी यो पाला यसरी आउनुभयो मालामा दिक्तिल खोटाङबाट उहाँको घर भने निर्पा छ खोटाङ हो अब पनि हामी अर्को एउटा गीत सुनौ गीत यो समयमा हामीहरू समक्ष रहेको छ प्रमोद खरेलजीले गाउनु भएको एकनारायण भण्डारीजीले लेख्नु भएको आशिष अविरलजीले संगीतबद्ध गर्नुभएको मुक्त मसँग छ झरना बाठा मगर्जीको झरना बाठा मगर्जीको मुक्त अबको क्रममा सँगै गीत हामी राख्ने नै दुई चार जना गराएर भेला काटिदिनु पर्यो दुई चार जना गराएर भेला काटिदिनु पर्यो मलाई लाग्छ कति बेला काटिदिनु पर्यो हात हेर्दै भन्छन् तिमी भाग्यमै छैन अरे अचेल सोच्दैछु सुई हात केला काटिदिनु पर्यो मर्ने पनि अर्को जुनी तिमीलाई पाउन मान्छेले भन्छन् मेरो निधारमा तिम्रो नामै छैन माया गर्ने मुटुले हो निधारले होइन सुन माया गर्ने मुटुले हो निधारले होइन सुन माया गर्ने मुटुले हो निधारले होइन गर्ने मुटुले हो निधारले होइन सकरुना चाहिना गाको छोरी रुन मन छ रुन पाइना तिमी बाहेक अरूसँग रुन चाह छैन माया गर्ने मुटुले हो निधारले होइन सुन माया गर्ने मुटुले हो निधारले होइन निकै नै मिठो गीत मुक्तक मालामा तपाईँले सुन्नुभयो मुक्तक मालाको आजको यो वसाईमा तपाईँहरूले नै भएका मुक्त खरबहरू कार्यक्रममा आलो पालो राख्दा राख्दै श्रोता आजलाई पनि कार्यक्रमको अन्त्य अन्त्यतिर म आइसकेको छु तपाईँहरूले पठाउनुभएका बाँकी मुक्त खरबहरू मसँग सुरक्षित रहनेछन् यो पाला तपाईँले पठाउनु भएको मुक्तक मैले कार्यक्रममा लिन सकिन होला अर्को पाला पक्कै लिनेछु हामी सँगै रहनुहोला कार्यक्रम सुन्दै जाँदा तपाईँलाई मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले मुक्तक माला at the rate Gmail dot कममा मेल गर्न सक्नुहुन्छ त्यस्तै गरेर मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्त तथा प्रतिक्रिया पठाउन सक्नुहुन्छ यस समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि विश्लेषणका निमित्त कविता श्रेष्ठजी तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति बस्नेतलाई सुटुक्क सम्झँदै म मदन भण्डारी जाँदा जाँदै श्रोता सानो उपाध्याय खतिवड़ाजीले गाउनु भएको देवेन्द्र बब्लुजीले लेख्नु भएको संगीत भएको निकै मिठो गीत छोड्दै बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा शब्द सबै तपाईँकै भागमा परून् नमस्कार शुभरात्री